डट कममा पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ तपाईँ पनि यदि आफ्नो मान्छेलाई मायालु सन्देश दिन चाहनुहुन्छ वा प्रेम र जीवनसँग सम्बन्धित तपाईँका भोगाई भावना तथा शृङ्गारिक गजल मुक्तक पठाउन चाहनुहुन्छ भने तपाईँले फेसबुकमा कमेन्ट गर्न सक्नुहुन्छ हामीले रेडियो अनमोलको फेसबुक पोस्टमा मुटुदेखि मुटुसम्मको लागि हामीले पोस्ट गर्ने गरेका छौँ त्यो पोस्टको मुनि तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ हामी यो कार्यक्रम सुरु हुँदा अर्थात् मङ्गलबार राति सवा नौ बजे पनि पोस्ट गर्छौँ र त्योभन्दा पछि आइतबार बिहान हामी एघार बजेतिर पनि यो कार्यक्रमका लागि पोस्ट गर्ने गर्छौँ कृपया तपाईँले त्यहाँ कमेन्ट छोड्न सक्नुहुन्छ र तपाईँले सिधै फेसबुक डट कम स्ल्यास सबै सौगात अनुराग अथवा फेसबुकमा सबै सौगात टाइप गर्नुभयो भने हाम्रो फेसबुक पेज पनि देख्न सक्नुहुन्छ र त्यो पेजमा तपाईँले हाम्रो मुटुदेखि मुटुसम्मको लागि पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ र सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ तपाईँका म्यासेजलाई पनि म कार्यक्रममा स्थान दिन्छु आज पनि मसँग तपाईँका कमेन्टहरू छन् र केही भावना र मुक्तहरू पनि छन् ती सबैलाई कार्यक्रममा स्थान दिनेछु अहिलेको लागि पनि एउटा सुन्दर साङ्गीतिक आवाज सुनौँ सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अनमोल नब्बे मेघाट सहित हाम्रो पात्र मोबाइल एपबाट पनि तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ र म छु तपाईँकै मनभित्रको साथी चन्द्र र अब भने म तपाईँका कमेन्टहरू तपाईँका सन्देशहरू राख्दैछु र यो पहिलो कमेन्ट गर्नुभएको छ कसले गर्नुभएको छ हेरौँ यो कमेन्ट गर्नुभएको छ राजकुमार मुक्तानजीले र उहाँ लेख्नुहुन्छ हाम्रो नियमित श्रोता पनि हुनुहुन्छ उहाँ र उहाँले यस्तो लेख्नुभएको छ हेलो रात्रिकालीन अभिवादन म धेरै समयपछि फेरि नै आएको छु के छ खबर एफएम होल टिमको सन्चै हुनुहुन्छ भन्नुभएको छ राजकुमारजी हामी सन्चै छौँ धेरै धन्यवाद छ तपाईँ बेला बेलामा कमेन्ट नआए पनि फेरि तपाईँको कमेन्टहरू पढ्न पाउँदा हामीलाई एकदमै खुसी लाग्छ र तपाईँको यस्तै कमेन्ट सदैव आइरहोस् भनेर हामी अपेक्षा गर्छौँ र उहाँ अगाडि लेख्नुहुन्छ म नि यता सन्चै छु साथीहरूलाई यस प्रोग्राम मार्फत गुड नाइट विशेष राख्नुपर्दा सोनिया भोटिया थिङ सोनिया लिम्बुनी पूजा कन्दङ्वा राई कृषा उषा किरण मुस्कान बान्तवा त्यसै गरी शीतल बान्तवा राई एन्ड अललाई ओके बबाई भन्नुभएको छ राजकुमार मुक्तानजीलाई यो कमेन्टको लागि धेरै धन्यवाद छ तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा फेरि गर्छौँ त्यसै गरी हाम्रो अर्को नियमित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 कमेन्ट लेख्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ पनि नमस्कार छड्के सलाम भन्नुभएको रहेछ सिमला सिमोजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म तपाईँ रेडियो अनमोल नब्बे मेगा सहित हाम्रो पात्र मोबाइल एपमा रेडियो अनमोल डट कमबाट र तपाईँले यो कार्यक्रमका क्लिपहरू र कार्यक्रम पुरै डाउनलोड गर्नको लागि सबिसोगा डट ब्लग स्पोर्ट डट कममा र मेरो व्यक्तिगत युट्युब च्यानल चन्द्र घलान तपाईँले युट्युबमा गएर at the rate Chandra Ghalan search गर्नुभयो भने मेरो युट्युब च्यानल भेटाउनुहुन्छ त्यहाँ हामी कार्यक्रमको क्लिपहरू पनि राख्ने गर्छौँ र तपाईँले कार्यक्रम मुटुदेखि मुटुसम्ममा विशेष गरी कमेन्टहरू गर्न सक्नुहुन्छ आफ्नो भावना पोखाउन सक्नुहुन्छ आफ्नो साथीहरूलाई सम्झन सक्नुहुन्छ र तपाईँ शृङ्गारिक गजल मुक्त कविता सायरी लेख्नुहुन्छ भने त्यो पनि हामीलाई पठाउन सक्नुहुन्छ र त्यसका लागि भने तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा गएर कमेन्ट गर्नुपर्ने हुन्छ हामी हरेक मङ्गलबार राति सवा नौ बजीभन्दा अगाडि यो कार्यक्रम आउनु अगाडि र कहिलेकाहीँ आइतबार पनि हामी बिहान पोस्ट गर्ने गर्छौँ त्यहाँ तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ अथवा फेसबुकमा तपाईँले सबै सौगात पेजमा मुटुदेखि मुटुसम्मको लागि पोस्ट देख्न सक्नुहुन्छ त्यो पोस्टमा पनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ र तपाईँले सिधै हामीलाई म्यासेज मार्फत पनि पठाउन सक्नुहुन्छ त्यो पेजमा यो जानकारी तपाईँलाई राखेँ र यतिखेर भने म एउटा भावना राख्दैछु यो भावना मैले गत साता राखेको थिएँ त्यसको दोस्रो भाग हो पहिलो भाग थियो मायाकी ओभर केयर भन्नेको भाग एक हामीले प्रस्तुत गरेका थियौँ यदि तपाईँले त्यो भाग सुन्नुभएको छैन भने सबै सौगा डट ब्लग स्पट डट कममा योभन्दा अघिल्लो हप्ताको कार्यक्रम हामीले अपलोड गरेका छौँ त्यो पोस्टमा गएर तपाईँले सुन्न सक्नुहुन्छ र आज भने त्यही भावनाको हामी दोस्रो भाग राख्दैछौँ भावना स्वरूप हुन्छ यसरी यो कुरालाई बिर्सनु हुँदैन कि हरेक मान्छे स्वतन्त्र भएर बाँच्न चाहन्छ त्यो स्वतन्त्रता मायाले पनि खोज्न सक्दैन मैले यहाँ छाडा स्वतन्त्रताको कुरा गरेको होइन वफादारी र प्रेमभित्र पनि सिद्धान्तमा बाँधिएको स्वतन्त्रता हुन्छ जसलाई हरेकले बुझ्नु जरुरी छ जुनसुकै बेला फोनमा झुन्डिने जुनसुकै बेला एसएमएसमा झुन्डिने च्याट गर्ने जतिखेर पनि बोलिरहने आफ्नो प्रेमी वा प्रेमिकाको सामाजिक अवस्थालाई पनि नबुझिकन साँचो प्रेमी देखाउन मरितुल्य गर्ने बानीहरूले गर्दा साँचो माया गर्नेलाई पनि चिटचिटाहाट महसुस हुन्छ हामीले हाम्रो मान्छेले सहन सक्ने जति मात्र माया दिन सक्नुपर्छ उसको लागि रिचार्ज स्कुटरदेखि बुलेटसम्म किनिदिने उसले के खाने के नखाने आफैले डिसाइड गरिदिने उसले केही पहिरन लगाउने वा के नलगाउने भन्ने कुरालाई पनि हामीले नै निर्गोल गरिदिने ऊ कहाँ कोसँग छ भन्ने जस्ता कुरालाई लिएर किचकिच गरिरहने जस्ता बानीले हामीलाई थाहै नपाई आफ्नो मान्छेबाट टाढा बनाइरहेको हुन्छ त्यसैले हामीले एकअर्कालाई विश्वास गर्न सक्नुपर्छ हुन त आजको समयमा विवाह अघिको प्रेमलाई मर्यादित बनाउनेतर्फ हाम्रो ध्यान त्यति जाँदैन तर एउटा नैतिक बन्धनमा बाँधिएर विवाहपछिको श्रीमान श्रीमतीको प्रेमलाई महत्त्व दिन सके यस्ता कुराहरूको जोखिमबाट हामी सुरक्षित हुन सक्छौँ यदि तपाईँ कसैलाई माया गर्नुहुन्छ भने तपाईँ माया गर्दै हुनुहुन्छ वा ओभर केयरिङ त्यसको बारेमा सचेत हुनु जरुरी छ मायाको एउटा सीमा कोरेर त्यही अनुसार जीवनमा अघि बढ्न सके हामीले प्रेमलाई त्याग्नु त्याग गर्नुपर्ने दिन नआउन सक्छ आशा गरौँ हरेक प्रेमी जोडीको प्रेम सफल होस् एकअर्काको जीवनसाथी बनेर एकअर्कालाई बुझेर अघि बढ्न सकियोस् एकलाई चोट पर्दा त्यसको पीडा उसको आफ्नो मान्छेलाई पनि आभास गर्न सकोस् प्रेम आफैमा एउटा यस्तो माध्यम बनोस् जसले हरेक चुडिएका मनहरूलाई जोड्न सकोस् हरेक रोएका मुहारहरूलाई मुस्कुराउन सफल हुन सकोस् अनि एउटा मनको आभासलाई अर्को मनको तारसम्म पनि जोड्न सकोस् त्यसैले तपाईँ पनि आजै आजै मनमा यो प्रश्न सोधिहाल्नुहोस् म माया गर्दैछु कि ओभर केयरिङ सुमधुरी साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्ममा हामीले गीतभन्दा अगाडि एउटा भावना सुन्यौँ यो भावना तपाईँले सुन्न छुट्याउनु भएको छ भने हामीले सबिसौगा डट ब्लग स्पोर्ट डट कममा कार्यक्रम पुरै अपलोड गर्ने गर्छौँ त्यहाँबाट पनि तपाईँ सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ र रेडियो मेरो व्यक्तिगत युट्युब च्यानल पनि छ चन्द्र प्रधान त्यहाँ पनि मैले क्लिपहरू राख्ने गरेको छु तपाईँ त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ र यतिखेर भने म केही मुक्तकहरू राख्दैछु यो मुक्तक हो मुक्तकार अविराज खातीको र उहाँ थाहा नगरपालिका वडा नम्बर चार मकुवानपुर निवासी हुनुहुन्छ साहित्यकार अविराज खातीको यो मुक्तकहरू हामीले साहित्य पोस्टबाट साभार गरेका हौँ र उहाँको पहिलो मुक्तक यस्तो छ तिमीले ढाल्न चाहेको तर्फ ढल्न सक्दिन तिमीले ढाल्न चाहेको तर्फ ढल्न सक्दिन तिम्रो लागि म आफैलाई बदल्न सक्दिनँ तिमीले ढाल्न चाहेको तर्फ ढल्न सक्दिन तिम्रो लागि म आफै बदल्न सक्दिनँ म जे जस्तो छु त्यसैमा ठिकठाक छु हजुर म जे जस्तो छु त्यसैमा ठिकठाक छु हजुर म तिम्रो औँलाको इसारामा चल्न सक्दिनँ तिम्रो लागि म आफैलाई बदल्न सक्दिनँ तिमीले ढाल्न चाहेकोतर्फ ढाल्न सक्दिनँ वा यो निकै नै मुक राम्रो मुक्तक हामीले पढ्यौँ अभिराज खातीको र त्यसै गरी उहाँको अर्को मुक्तक पनि छ सफलता पाउन धेरै मेहनत गरेको हुनसक्छ सफलता पाउन धेरै मेहनत गरेको हुनसक्छ सङ्घर्ष दुःख र पसिनाको नदी तरेको हुनसक्छ सफलता पाउन धेरै मेहनत गरेको हुनसक्छ सङ्घर्ष दुःख र पसिनाको नदी तरेको हुनसक्छ सित्तैमा पाएँ भने मन लागि गर्नेहरू सोच्नुहोस् सित्तैमा पाएँ भने मन लागि गर्नेहरू सोच्नुहोस् त्यही पाउन कसैको धेरै मूल्य परेको हुनसक्छ सङ्घर्ष दुःख र पसिनाको नदी तरेको हुनसक्छ सफलता पाउन धेरै मेहनत गरेको हुनसक्छ यो पनि निकै यथार्थपरक मुक्तक हामीले पढ्यौँ अविराज खातीको त्यसै गरी उहाँको अर्को मुक्तक छ तिमीले सधैँ मानिरहने चिन्ता फिक्रीले खै के गर्यो तिमीले सधैँ मानिरहने चिन्ता फिक्रीले खै के गर्यो देखाउनै ऋणमा किनेको सुनको सिक्रीले खै के गर्यो तिमीले सधैँ मानिरहने चिन्ता फिक्रीले खै के गर्यो देखाउनै ऋणमा किनेको सुनको सिक्रीले खै के गर्यो तिमीले मलाई अनपढ भनी रहँदा जवाफ दियो तिमीले मलाई अनपढ भनी रहँदा जवाफ देऊ मेरो सिपले पैसा कमायो तिम्रो डिग्रीले खै के गर्यो देखाउनै ऋणमा किनेको सुनको सिक्रीले खै के गर्यो तिमीले सधैँ मानिरहने चिन्ता फिक्रीले खै के गर्यो लगता है जो ना हुआ होने को है ओ ऐसा लगता है अब दिल मेरा खोने को है वरना दिल क्यों धड़कता सांसें क्यों रुकती Yeah.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 लगता है हर फासला खोने को है वरना दिल क्यों धड़कता सांस क्यों रुकती लगता है अब दिल मेरा